दिनेश अधिकारीको यो कविता सँगसँगै कार्यक्रम मजेरीमा अरू आवाजहरू पनि हामी सुनाउने तयारीमा छौँ जे होस् सिर्जना सुनाइरहेका छौँ तपाईँको साथ मिलिरहेको छ भन्ने मैले बुझिरहेको छु तपाईँ अहिले कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा हर्सको तरङ्गबाट घर घरमा भने इन्टरनेट अनलाइनमा triple W dot Nuwakot FM dot ORG log on गरेर पनि सुन्न सक्नुहुनेछ त्यसै गरी यो कार्यक्रमलाई तपाईँ W W W dot cyber Sangam dot नेटमा डाउनलोड गरेर पनि सुन्न चाहनुभएको खण्डमा सुन्न सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहन्छु कार्यक्रमको विषयबाट र कार्यक्रम मजेरीको यो मेफिलमा फेरि सृजना सुनाउने क्रममा यो यात्रालाई अझै अगाडि बढाउने क्रममा यहाँनिर एउटा आवाज राख्दैछु चेली स्रष्टा हुनुहुन्छ गणेशथान नुवाकोटको चेली स्रष्टा देशप्रति उत्प्रोत भएका शब्दहरूले सजाएर एउटा सृजना कोर्नुभएको छ त्यही सृजनामा आवाज दिँदै हुनुहुन्छ एमबिबिएस विद्रोही देशले सुन्दर सपना अलपत्र पार्दैछ किन देशले सुन्दर सपना अलपत्र पार्दैछ किन देशका सुन्दर कपिलालाई कपिलामै पार्दैछ किन देशका सुन्दर कोपिलालाई कोपिलामै मार्दैछ किन हे महाशय चाहियो मलाई यसको जवाब हे महाशय चाहियो मलाई यस्तो जवाब बिरुवाको जरा चेली फुल फुलाउँछु भनी सार्दैछौ किन देशका सुन्दर कोपिलालाई कोपिलालाई मार्दैछौ किन मुखमा राम राम जप्दै मुटुमा मुखमा राम राम जप्दै मुटुमा छिरा रोप्ने तिमी खाएको पिस लाग्छ भने દાદા બાદઈ છોકીના જિસકા સુંદર કોકિલા લાઈ કોકિલા મેં મારદઈ છોકીના ખેલમાં કીતો હાર કીતો જીત हुन्छ नै Chiamachika Tonjane, Akmukotsuma Yehuda, Hadai Churkina, जिसका सुंदर कोपिलालय कोपिला में मादई छलकिना जन्म की मृत्यु स्वार्थ पीड़ा गर्ने जमान आयो जन्म के मृत्यु स्वार्थ पीड़ा गर्ने जमान आयो भमर झै नाच्दै डुल्दै सादै छलकिन जिसका सुन्दर कोपिलालाई कोपिला में मार्दै छलकिन जे सुन्दर सपना अलपत्र पार्दै छलकिन देशप्रति ओतप्रोत भएका शब्दहरू सुनाउँदै गर्दा यति बेला मलाई एउटा गजल सुनाउन मन लाग्यो हामीलाई धेरै माया गर्ने साथी हुनुहुन्छ सर्जक हुनुहुन्छ स्रष्टा हुनुहुन्छ रविन शर्मा चापागाई सरदार भनेर नाम लेख्नुभएको छ जो आद नवलपरासीको साथी हाल बिरानो मुलुकबाट भनेर उल्लेख गर्नुभएको छ त्यो हामीलाई सुन्ने गर्नुहुन्छ माया गर्नुहुन्छ र सल्लाह सुझाव पनि दिने गर्नुहुन्छ यसरी अगाडि बढौँ यसरी अगाडि जाउँ भनेर केही सुझाव सल्लाहको पोको पनि फुकाउने गर्नुहुन्छ कार्यक्रम मझेरीको लागि निकै खुसी लाग्छ उहाँको गजल यहाँनिर उठाउन चाहेँ उहाँको गजल यस्तो छ गजल नै लेख्दैमा सबै लली हुँदैन गजल नै लेख्दैमा सबै लली हुँदैन देशकै लागि मर्छ मान्छे बलि हुँदैन गजल नै लेख्दैमा सबै लली हुँदैन मान्छेले नै मान्छे बेच्न थाले अचेल मान्छेले नै मान्छे बेच्न थाले अचेल भन्थे बाले पाप बिना कली हुँदैन देशकै लागि मर्छ मान्छे बलि हुँदैन सुस्तामा गएर बचाऊ आफ्नो गाउँ सुस्तामा गएर बचाऊ आफ्नो गाउँ ओछ्यानमा सधैँभरि ढली हुँदैन भन्थे बाले पाप बिना कली हुँदैन सरकार र सदनबाटै हुन्छ भ्रष्टाचार सरकार र सदनबाटै हुन्छ भ्रष्टाचार नेता नै हुन्छन् सबै त्यहाँ हली हुँदैन ओछ्यानमा सधैँभरि ढली हुँदैन विज्ञानले फेरि आज नयाँ खोज गर्यो विज्ञानले फेरि आज नयाँ खोज गर्यो भन्छ झुसिल किरा नै पुतली हुँदैन दस नङ्ग्रा खियाउ आजैबाट तिमीनी दस नङ्ग्रा खियाउ आजैबाट तिमीनी रबिनको प्रगतिदेखि जाली हुँदैन भन्छ जुसिल किरा नै पुतली हुँदैन नेता नै हुन्छन् सबै त्यहाँ हली हुँदैन ओछ्यानमा सधैँभरि ढली हुँदैन भन्थे बाले पाप बिना कली हुँदैन देशकै लागि मर्छ मान्छे बलि हुँदैन गजल नै लेख्दैमा सबै लली हुँदैन देशकै लागि मर्छ मान्छे बलि हुँदैन निकै सुन्दर गजल पेस गर्नुभएको थियो हामीलाई यो गजल वाचन गरेर सुनाएँ मैले रविन शर्मा चापागाई सरदारको यो गजल यहाँनिर कार्यक्रम मजेरीको मेहफिलमा राखेँ होस् आगामी श्रृङ्खलामा पनि यसै गरी माया सद्भाव दर्शाइरहनुहोला यो पनि आग्रह गर्न चाहेँ होस् कार्यक्रम मजिरेको यो श्रृङ्खलामा हामीले साहित्यका हरेक विधाहरूलाई उठाउने गर्दछौँ र केही कविताहरू केही मुक्तकहरू केही गजलहरू हामीले वाचन गरिरहेका छौँ र तपाईँको आवाज पनि हामी सुनाइरहेका छौँ जो स्रष्टाको आवाज जो जतिले रेकर्ड गराउनु भएको छ कसैले रेकर्ड गरेर मेल गर्नुभएको छ कसैले स्टुडियोसम्म आएर रेकर्ड गराउनु भएको छ जो कसैले फोनबाट रेकर्ड गराउनु भएको छ यो माया ममताप्रति निकै खुसी लागिरहेको छ मलाई म आभारी रहन चाहन्छु यो माया प्रेमप्रति रविनजीको गजल सुनाइसके पछाडि फेरि मलाई अर्को गजल वाचन गर्न मन लाग्यो हामीलाई धेरै माया गर्ने साथी हुनुहुन्छ उहाँ पनि भण्डारी दाई अचम्म भनेर नाम लेख्नुभएको छ मिलम्ची हेलम्पु नेपाल हाल मरुभूमिबाट भनेर उल्लेख गर्नुभएको छ जे उहाँले पनि मेल गर्नुभएको छ आफ्नो गजललाई यहाँनिर उहाँको गजल वाचन गर्न मन लाग्यो वाचन गरौँ उहाँको गजल यस्तो छ मकैभन्दा खोया विशेष हुनसक्छ मकैभन्दा खोया विशेष हुनसक्छ आँपभन्दा कोया विशेष हुनसक्छ मकैभन्दा खोया विशेष हुनसक्छ अग्लै ठुलै हुनुपर्छ भन्ने छ र अग्लै ठुलै हुनुपर्छ भन्ने छ र बाँसभन्दा चोया विशेष हुनसक्छ आँपभन्दा कोया विशेष हुनसक्छ धेरै भयो हाम्रो भेटघाटै छैन धेरै भयो हाम्रो भेटघाटै छैन हो होया विशेष हुनसक्छ बाँसभन्दा चोया विशेष हुनसक्छ नाइलम नै राम्रो भन्छौ तिमी किन नाइलम नै राम्रो भन्छौ तिमी किन बाबी याकै पोया विशेष हुनसक्छ हो होया विशेष हुन सक्छ परदेशबाट ठुलेकिन फर्किएन परदेशबाट ठुलेकिन फर्किएन साँच्चै पराई भोया विशेष हुनसक्छ बाबियाकै पोया विशेष हुनसक्छ सक्छ व्यस्तताले होया विशेष हुनसक्छ बाँसभन्दा चोया विशेष हुनसक्छ आँपभन्दा कोया विशेष हुनसक्छ मकैभन्दा खोया विशेष हुनसक्छ भण्डारी दाई अचम्म मिलम्ची हेलम्पु नेपाल हाल मोरभूमिबाट भनेर उल्लेख गर्नुभएको छ उहाँको गजल पढेर सुनाएँ मैले विशेष सक्छ विशेष हुनसक्छ भन्नुभएको छ हुनसक्छ यता कता विशेष पनि हुनसक्छ ठिकै छ उहाँको यो सुन्दर गजल सँगसँगै यति बेला एउटा मुक्तक सुनाउन मन लाग्यो एउटी चेली सरष्टा हुनुहुन्छ ऋतु अधिकारी उहाँले खोरभित्र चाहिने भन्दा चल्ला धेरै छन् निकै रमाइलो मुक्तक वाचन गर्दै हुनुहुन्छ उहाँको आवाज कार्यक्रम मजेरीको यो मेफिलमा नमस्ते म रितु अधिकारी म एउटा मुक्तक सुनाउँछु खोरभित्र चाहिने भन्दा चल्ला बढी छ खोरभित्र चाहिने भन्दा चल्ला बढी छ त्यसैले यो सहरमा हल्ला बढी छ पक्कै त्यहाँ मूर्खहरू सम्मानित भएको हुनुपर्छ पक्कै त्यहाँ मूर्खहरू सम्मानित भएको हुनुपर्छ किन थाहा छ किनकि बुद्धिमान भन्दा दोसल्ला बढी छ धन्यवाद ऋतु अधिकारीको यो रमाइलो मुक्तक सँगसँगै कार्यक्रम मजेरीको हामी अन्त्यतिर आइसकेका छौँ अब विदा माग्नुपर्छ विदा माग्नुभन्दा पूर्व एउटा कविता सुनाउन मन लाग्यो मलाई पूर्ण विराम हुनुहुन्छ उहाँको नाम पूर्ण विराम र कार्यक्रमलाई पनि पूर्ण विराम लगाउने बेला भइसकेको छ जो उहाँको कविताको शीर्षक छ रगत खेर गएको देशमा भन्ने निकै राम्रो कविता रहेको छ उहाँको कविता राख्नुभन्दा पूर्व म विदा हुनुपर्छ कार्यक्रममा यो उहाँको कविता राख्दै कार्यक्रमबाट बिदा हुने तयारीमा छु र कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्य प्रेमी मनहरूप्रति पनि आभारी रहन चाहन्छु त्यसै गरी इन्टरनेट अनलाइनमा triple W dot Nuwakot FM dot ORG log on गरेर सुन्नुभयो तपाईँ सम्पूर्ण साहित्य प्रेमी मन नेपाली मनहरूप्रति पनि आभारी रहन चाहेँ अनि हामीलाई आवाज रेकर्ड गरेर पठाउनु भयो र स्टुडियोसम्म आएर रेकर्ड गराउनु भयो फोन गरेर रेकर्ड गराउनु भयो तपाईँ सम्पूर्ण साहित्य प्रेमी मनहरूप्रति पनि आभारी रहन चाहन्छु त्यसै गरी हामीलाई गजल प्रेषित गर्नुहुने मेल गर्नुहुने सम्पूर्ण साहित्य प्रेमी मनहरू स्रष्टा सर्जकहरूप्रति पनि आभारी रहन चाहन्छु र मलाई यान्त्रिक कक्षबाट भयो यान्त्रिक कक्षका मित्र सखा शिवराम भण्डारीप्रति पनि आभारी रहन चाहन्छु र त्यसै गरी यो कार्यक्रम तपाईँले साइबर सङ्गममा पनि सुन्न सक्नुहुनेछ W W W dot cyber Sangam dot नेटमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ र यसको एडमिन हुनुहुन्छ वासुदेव कुँवर आरोही उहाँप्रति पनि आभारी रहन चाहन्छु र कार्यक्रम मजेरी सुन्नुभयो समग्र रूपमा सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमबाट बिदा हुनुपर्छ बिदा हुँदा हुँदै एउटा मुक्तक मुक्तक सँगसँगै कविता शब्दको खेती गरी गजल जन्मायो बिउ रोपेर उसले फल जन्मायो संविधान बनाउँछु भनेर मङ्सिरमा संविधान बनाउँछु भनेर मङ्सिरमा फेरि अर्को नयाँ दल जन्मायो शब्दको खेती गरी गजल जन्मायो पूर्ण विरामको रगत खेर गएको देशमा यो कविता राख्दै कार्यक्रम मजेरीबाट आवाजको खेतला म डिएन के कुँवर आजलाई हुन्छु बिदा फेरि आउला मित्र मेरो माया राख्नुहोला सधैँ त्यो दिलभित्र मेरो माया राख्नुहोला सधैँ त्यो दिलभित्र नमस्ते शुभ दिन शुभ साता परिचित सहिसहरू नेत्रदान गरेर अस्पतालबाट फर्किन्छन् धृतराष्ट्र भएर बाटाका धापहरूमा धसिन्छन् तबेलामा घोडा केही दिन गालामा आँसुको बाटो बनाउँछ केही दिन भोकै बस्छ र चुपचाप भएरै भोकको गीत गाउँछ सूर्यको काखीमा उम्रेका रौँहरू हावामा झौहरू थर्न थाल्छन् र हावाको आकाशमा एउटा रमाइलो राष्ट्र बन्न थाल्छ पराधीनको जन्जिरमा पनि एउटा चम्कोल बज्न थाल्छ घोडा तबेलाबाट भाग्न थाल्छ र एउटा पुरानो गुफाको तम्बुभित्र पसेर स्वतन्त्रताको निम्ति गुफालाई छोएर न्यास गुनगुनाउन थाल्छ माटो उप्केको भुइँमा रगतले पोत्न थाल्छ एउटा गोरु कुर्सीको माथमा रम्छन् जोताहरू र बुढो गोरुले भिर खोजेको अवधारणा अगाडि सार्छन् कैयौँ खेतका कान्लाहरूले गोरुको तातो रगतलाई बासी बनाइसकेका छन् धुवाको बाक्लो ओढ्ने ओढेर सडक आफ्नो छातीमा अनागरीका भिडका पसलहरू थाप्छ पखेटा हालेर गोडाहरू उठ्छन् नुपुर धेरै टाढा बज्न थाल्छ र चुरेले सुन्न थाल्छ सारा सुरुङहरू भत्किन थाल्छन् र चपरीमुनिका सहरहरू नाङ्गिन थाल्छन् गोबरको अद्रीलाई पनि टुक्रा टुक्रा पार्न सक्दैनन् तरवारहरू सारा भिडहरू चन्द्रावतीका लामहरू भएर उभिन्छन् र कसैले हालेको ककाको आडमा अनुहारहरू चङ्गाहरू भएर उड्न थाल्छन् गुम्छिन्छ गुम्सिन्छ आग्नेयास्त्र र आग्ने आग्नेयास्त्रमा ढुसी पर्न थाल्छ नयाँ भारी आउन थाल्छ देशमा र आफ्नै लागि चाहिने आयुध समेत बगाउन थाल्छ रगत खेर गएर बनेको देशमा रगत खेर गएर बनेको देशमा विपनामा सुरदास भएर उभिन्छु र सपनाका निम्ति आफ्नै अर्धाङ्गिनीको औँठी खाँदै महगीलाई पन्छ्याउँदै सुत्छु सपनामा घोडाहरू आउँछन् रगत खेर गएको देशमा तबेलाबाट घोडा भाग्छ र एउटा पुरानो गुफाको तम्बुमा पस्छ स्वतन्त्रताको निम्ति गुफालाई छोएर न्यास गुनगुनाउँछ रगत खेर गएको देशमा धृतराष्ट्र भएका सहिसहरू भाग्दैनन् तबेलाबाट घोडा भाग्छ स्वतन्त्रताको निम्ति पुरानो गुफाको तम्बुमा पस्छ ईश्वरको मूर्ति मान्छे मान्छे गर्छ हेला एउटै मासु एउटै रग, एउटा अर्को पेला ईश्वरको मूर्ति मान्छे मान्छे गर्छ हेला एउटै मासु एउटै रगा एउटा अर्को पेला पहिले खान्छन् मुलालाई पछि भन्छन् सिन्की मान्छे सडै मान्छे खान्छ झिङ्गा जस्तो भन्की देख्दाखेरि मेरो कञ्चट त्यसै आउँछ रन्की जसले चुस्छ त्यही गुरु रे तिमी चेला भएन है आज किन आँखा खोल्ने बेला कुकुर चुम्छन् मानिस थुप्छन् हामीलाई दाई लत्तीले नै फुटबल झै फेकेर सियोको खानी भैँचालोले झिक्ला दबिएको आवाजलाई ज्वालामुखी फेक्ला खिचिएको सुनको खाने भैँचालोले झिक्ला दबिएको आवाजलाई ज्वालामुखी फेक्ला परी देउता स्वर्गका छन् सुरा हामी नङ्गा हामी भोका हिउँदका छुरा हामी नाला हामी गन्दा हामी किरा सुनको मन्दिर ढुङ्गो ईश्वर धर्म गाजा सन् कि अचाक्ली नै भयो हामीलाई हाम्रा हक छन् कि सडेका कपडा अनि कुहेका चमडा राग चुक्यो दमाइँदै नक्कलीले लाल सरबत टु पोले म आजलाई देशलाई देखेर जर जर पातमा किराले धमाइदाए देश दशा झलकै लेखेर सिंहको